कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्यमा महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू तिम्रो मेरो जिन्दगीको कथा मिल्दो जुल्दो रहेछ तिम्रो मेरो जिन्दगीको कथा मिल्दो जुल्दो रहेछ जति ढाक्न खोज्यो व्यथा उति धेरै खुल्दो रहेछ मुटुभरि चोट बोकी ओठमा मुस्कान छर्नु पर्ने मुटुभरि चोट बोकी ओठमा मुस्कान छर्नु पर्ने व्यवस्थाको भुमरीमा अल्झी जीवन झुल्दो रहेछ तिम्रो मेरो जिन्दगीको कथा मिल्दो जुल्दो रहेछ बन्छ जोडी माथिबाटै भन्थे बुढा पाका हो कि बन्छ जोडी माथिबाटै भन्थे बुढा पाका हो कि जसको लागि मर्छौँ हामी उसले उल्टै भुल्दो रहेछ तिम्रो मेरो जिन्दगीको कथा मिल्दो मिल्दोजुल्दो रहेछ खाए खायो नखाए घिच नियतिको पराकाष्ठ खाए खायो नखाए घिच नियतिको पराकाष्ठ तारे भिर र दरौदीको बिचमा यौवन फुल्दो रहेछ तिम्रो मेरो जिन्दगीको कथा मिल्दो जुल्दो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 छ यो कार्यक्रम तपाईँहरूले विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेटको सहयोगमा सृजनाका लहरहरू डट कम दैलेखी डट सृजनाका लहरहरू डट कम हाम्रो संसार dot net PNN online radio global Nepali dot com literature of Nepali dot com DTFM dot org Sayapatri dot blog dot com GNLF dot blog dot com Triveni dot blog dot com Nari Darpan dot com हाम्रो संसार online radio Dailekhi Amrit dot blog dot com Ramechhap dot सिर्जनाका लहरहरू dot com Nepal Qatar dot news खबर time Naveen Nepal dot com Chisapani dot blog post dot com र सामाजिक सञ्जाल लगायत पच्चिसवटा मिडिया पार्टनरहरू मार्फत पनि सिधै वा डाउनलोड गरेर सुन्न सक्नुहुन्छ यो जानकारी सँगै आउनुहोस् मनोरञ्जन गरौँ यो साङ्गीतिक होचलीबाट तिमीले लाइने मैले लाइने बसन एउटै होइन र तिमीले लाइने मैले एउटै होइन र तिमीले पाइने मैले पाइने कसम एउटै होइन र तिमीले खाइने मैले खाएँ होइन गयो शिरमा हात राखेर तिम्रै हो भन्नेले बाछा तोडेर गयो तिमीसँगै जिउँछु मरेछु भन्नेले मैलाई छोडेर गयो कसम होइन रा केही छैन तिमी नै एउटा भन्नेले यो संसारमा मेरो अरूको कोही छैन तिमी नै एउटा भन्नेले दुनियाँको सामु मेरो शेर झुकायो तिमी नै देउता छन् एउटै होइन र तिमीले लाइने मैले लाइने सानो कलम ठुलो रहर शिखर छुन्छ मेरी आमा सानो कलम ठुलो रहर शिखर छुन्छ मेरी आमा अज्ञानी छु सानो छोरो ज्ञानी हुन्छ मेरी आमा सताउँछु रुवाउँछु कति दुःख दिन्छु तिमीलाई सताउँछु रुवाउँछु कति दुःख दिन्छु तिमीलाई हाँसी हाँसी फकाइ छेउ दिव्य गुण छ मेरी आमा सानो कलम ठुलो रहर शिखर छुन्छ मेरी आमा लापत्ता छन् मेरा बाबा दुश्मनले हेरे तिमीलाई लापत्ता छन् मेरा बाबा दुश्मनले हेरे तिमीलाई डराउँदिन बदला लिन तिम्रै खुन्छ मेरी आमा सानो कलम ठुलो रहर शिखर छुन्छ मेरी आमा कहिले हुँला प्रवासमा कहिले हुँला तिम्रै काख कहिले हुँला प्रवासमा कहिले हुँला तिम्रै काख मात्र तिम्रो मिठो बोली सधैँ सुन्छ मेरी आमा सानो कलम ठुलो रहर शिखर छुन्छ मेरी आमा धैर्य गर भविष्य त्यो बनाउँछु आफ्नै हातले धैर्य गर भविष्य त्यो बनाउँछु आफ्नै हातले सन्तानाले तिम्रो दुःख चाँडै फुन्छ मेरी आमा सानो कलम ठुलो रहर शिखर सुन्छ मेरी आमा अज्ञानी छु सानो छोरो ज्ञानी हुन्छ मेरी आमा काठमाडौँ घर भई हाल इजरायलमा रहँदै आउनुभएका गजलकार कल्पना भावुकलाई धेरै धेरै धन्यवाद यी सुन्दर गजलाङ्सहरूका लागि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 रूपमा राजदूतसँग पुर्याउने एकमात्र कार्यक्रम अभियान यो कार्यक्रम तपाईँहरूले प्रवासी नेपाली डट कम सिर्जना कालहरू डट कम र डिसी नेपाल डट कमका साथै WWW dot GNLF dot blog dot कमबाट सुन्न सक्नुहुनेछ प्रत्यक्ष टेलिफोन तथा इमेलबाट तपाईँहरूले आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ इमेल ठेगाना इन्फो एट प्रवासी Nepali dot com info at सिर्जनाका लाहरू डट कम भावनाको हाम्रो नाता नतोडियोस् जुनीभरि भावनाको हाम्रो नाता नतोडियोस् जुनीभरि सँगै बाँच्ने मर्नै साथ नछोडियोस् जुनीभरि सम्बन्ध यो अटुट रहोस् टाढिएर नजानु है सम्बन्ध यो अटुट रहोस् टाढिएर नजानु है छुट्टा हुने सीमा रेखा नकोरियोस् जुनीभरि भावनाको हाम्रो नाता नतोडियोस् जुनीभरि बाटो कतै बिराएर नछोड्नु है दो बाटोमा बाटो कतै बिराएर नछोड्नु है दो बाटोमा साथै बढ्ने कदम कतै नमोडियोस् जुनीभरि भावनाको हाम्रो नाता नतोडियोस् जुनीभरि घना जङ्गल खोली किनार पार गरौँ दुःख सुख घना जङ्गल खोली किनार पार गरौँ दुःख सुख लक्ष्य चुम्ने अथक यात्रा नरोकियोस् जुनीभरि भावनाको हाम्रो नाता नतोडियोस् जुनीभरि जाली झेली अघि बढ्दै चुडा उना खोजे पनि जाली झेली अघि बढ्दै चुडा उना खोजे पनि कसौँ गाठो मायाको यो नचुडियोस् जुनीभरि भावनाको हाम्रो नाता नतोडियोस् जुनीभरि सँगै बाँच्ने मर्ने साथ नछोडियोस् जुनीभरि यी सुन्दर गजलांशहरूका लागि गजलकार योगेन ढोलीजीलाई धेरै धेरै धन्यवाद भित्रको प्रतिभालाई प्रस्फुटन गर्ने मुक्त हाइकु कविता र गजलका बहरहरूको सङ्गम यो कार्यक्रम सिर्जनाका लहरहरू कहाँ फुल्छन् खुसीहरू मनमा चोट परेपछि कहाँ फुल्छन् खुसीहरू मनमा चोट परेपछि रुदो रहेछ डाली पनि फुल ओइली झरेपछि कसरी म बाँचु यहाँ सुख पाउने आशा बोकी कसरी म बाँचु यहाँ सुख पाउने आशा बोकी आफ्नाले नै जिन्दगीमा विश्वासघात गरेपछि कहाँ फुल्छन् खुसीहरू मनमा चोट परेपछि छुट्यो साथ दुई आत्माको नदीका दुई किनारा झैँ छुट्यो साथ दुई आत्माको नदीका दुई किनारा झै निष्ठुरीले मलाई छली एक्लै जङ्गा तरेपछि कहाँ फुल्छन् खुसीहरू मनमा चोट परेपछि खाली खाली भयो यो दिल पाइन कतै उनको माया खाली खाली भयो यो दिल पाइन कतै उनको माया मेरो मनको बस्ती छाडी उनी बसाइ सरेपछि कहाँ फुल्छन् खुसीहरू मनमा चोट परेपछि झुठा भए उनका बाचा टुटी गए मेरा सपना झुठा भए उनका बाचा टुटी गए मेरा सपना मेरै सामु अर्काले नै उनको सिउँदो भरेपछि कहाँ फुल्छन् खुसीहरू मनमा चोट परेपछि रुँदो रहेछ डाली पनि फुल ओइली झरेपछि यी सुन्दर गजलांशहरूका लागि गजलकार टिका खड्का राष्ट्रप्रेमीजीलाई धेरै धेरै धन्यवाद म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु तिमी संग कहिले न कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा तिमीलाई दिल दिँदा तिमीलाई दिल दिँदा तिमीलाई दिल दिँदा सजाए पाए तिमीलाई दिल दिँदा सजाए गए त्यो हाम्रो प्रेम कहानी बिर्सेर जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा प्यार समझी तिमी मेरो प्यार समझी तिमी मेरो प्यार समझी तिमी छटपटेनु परला मेरो प्यार समझी तिमी छटपटिनु पर्ला आफ्नो गल्ती सम्झी पछुताउनु पर्ला यो सहर तिमीलाई दाइजो तिमीले कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो शहर छोड़ी तड़ा साँझ बिहानीको लागि हुन्छ रे साँझ बिहानीको लागि हुन्छ रे कथा कहानीको लागि हुन्छ रे भमरा रूपी मान्छेको जाति भमरा रूपी मान्छेको जाति जिन्दगी जवानीको लागि हुन्छ रे साँझ बिहानीको लागि हुन्छ रे मस्तीमा चल्छ चलाए जिन्दगी मस्तीमा चल्छ चलाए जिन्दगी नरक परवानीको लागि हुन्छ रे साँझ बिहानीको लागि हुन्छ रे उत्तिकै नजिक छन् सबै नाता उत्तिकै नजिक छन् सबै नाता नयाँ बिरानीको लागि हुन्छ रे साँझ बिहानीको लागि हुन्छ रे कथा कहानीको लागि हुन्छ रे चकचकी साथ झापा नेपाल स्थायी बसोबास गर्नुहुने गजलकार तोरण राईजीलाई धेरै धेरै धन्यवाद यी सुन्दर गजलाङ्सहरूका लागि आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम यतिखेर तिमीले हेर्ने नजर दोषी हुन सक्छ यतिखेर तिमीले हेर्ने नजर दोषी हुन सक्छ उतिखेर जवानीको रहर दोषी हुन सक्छ कसको आँखा लाग्दैन र राम्री बस्दा साथै साथी कसको आँखा लाग्दैन र राम्री बस्दा साथै साथी छुँदै जोस बडा उनी अदर दोषी हुन सक्छ यतिखेर तिमीले हेर्ने नजर दोषी हुन सक्छ हाम्रो नाता पत्तै थिएन न त शङ्खा गर्नै सक्थे हाम्रो नाता पत्तै थिएन न त शङ्खा गर्नै सक्थे धुन लाँदा सबले देखे च्यादर दोषी हुन सक्छ त्यतिखेर तिमीले हेर्ने नजर दोषी हुन सक्छ के के भयो यात्राभरि तिमी र म बीच सानो के के भयो यात्राभरि तिमी र म बीच सानो लाग्छ सँगै गरेको त्यो सफर दोषी हुन सक्छ यतिखेर तिमीले हेर्ने नजर दोषी हुन सक्छ कि त तिम्रै कि त मेरै गल्ती भएको हुनुपर्छ कि त तिम्रै कि त मेरै गल्ती भएको हुनुपर्छ हुन्न भन्न हुन्न सानो तारा दोषी हुन सक्छ यतिखेर तिमीले हेर्ने नजर दोषी हुन सक्छ उतिखेर जवानीको रहर दोषी हुन सक्छ कल्लेरी नौ धादिङ स्थायी निवास भई हाल दोहा कतारमा रहनुहुने गजलकार ईश्वर शाहीजीलाई धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि तालु फाटेको मन सिलाउन सकिन कति तालु फाटेको मन सिलाउन सकिन यता टाल्छु उता फाट्छ मिलाउन सकिन मुटु साट्नु गल्ती रहेछ साटेपछि थाहा भयो मुटु साट्नु गल्ती रहेछ साटेपछि थाहा भयो सम्झाउन खोजे यो मन रिजाउन सकिन कति तालु फाटेको मन सिलाउन सकिन मेरो माया मारि गयो पराई मन परेपछि मेरो माया मारी गयो पराई मन परेपछि आफै मर्न खोजे जहर पिलाउन सकिन कति तालु फाटेको मन सिलाउन सकिन छटपट्टिमा बिच्छन् मेरा तिमी बिना रातहरू छटपट्टिमा बिच्छन् मेरा तिमी बिना रातहरू तिम्रै यादमा तडपिएर निदाउन सकिन कति तालु फाटेको मन सिलाउन सकिन यता टाल्छु उता फाट्छ मिलाउन सकिन लमजुङ भकुण्डे बजार स्थायी निवास भई हाल युएमा रहनुहुने गजलकार दिपक प्रताप थापाजीलाई धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि तपाईँहरूभित्रको प्रतिभालाई प्रस्फुटन गर्ने मुक्त हैकु कविता र गजलका बहरहरूको सङ्गम यो कार्यक्रम सिर्जनाका लहरहरू जन्माएर मात्र होइन कर्म दिने बाबु बन्छु जन्माएर मात्र होइन कर्म दिने बाबु बन्छु एउटै जात मानवताको धर्म दिने बाबु बन्छु कुसंस्कार छाडापन लत्याएर सारा कुरा कुसंस्कार छाडापन लत्याएर सारा कुरा रीतिरिवाज संस्कारको चर्म दिने बाबु बन्छु जन्माएर मात्र होइन कर्म दिने बाबु बन्छु कोही काख कोही पाख भेदभाव होइन अब कोही काख कोही पाख भेदभाव होइन अब अन्याय अत्याचारलाई मर्म दिने बाबु भन्छु जन्माएर मात्र होइन कर्म दिने बाबु भन्छु गाउँ घर छिमेकीका सुख दुःख सबै एउटै गाउँ घर छिमेकीका सुख दुःख सबै एउटै दुःख पर्दा निमुखालाई पर्म दिने बाबु भन्छु जन्माएर मात्र होइन कर्म दिने बाबु भन्छु सिद्धान्तका कुरा मात्र फलाक्ने म राम होइन सिद्धान्तका कुरा मात्र फलाक्ने म राम होइन परिवर्तन खातिर अब चर्म दिने बाबु बन्छु जन्माएर मात्र होइन कर्म दिने बाबु बन्छु एउटै जात मानवताको धर्म दिने बाबु बन्छु बगौडा आठ ब्रह्मपुरी माडी चितौन निवासी गजलकार रामचन्द्र बस्याल विखर्जी रामजीलाई धेरै धेरै धन्यवाद यी सुन्दर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 गर्नु पर्ला तपाईँको सल्लाह सुझावको प्रतीक्षामा छौँ जसको लागि हाम्रो इमेल ठेगाना छ KP Amrit at Yahoo dot com तथा इन्फो एट सिर्जनाका लहरहरू डट कम कार्यक्रम सुनिदिनुहुने तपाईँहरू सबैजनालाई साहित्यिक सलाम भित्रको प्रतिभालाई प्रस्फुटन गर्ने मुक्त हैकु कविता र गजलका बहरहरूको संगम यो हो कार्यक्रम सृजनाका लहरहरू असफलले जीवनबाट हारा खायो आज असफलले जीवनबाट हारा खायो आज अनयासै नियतिको मारा खायो आज चाहेका कुराहरू नपुग्दा यो जिन्दगीमा चाहेका कुराहरू नपुग्दा यो जिन्दगीमा सरी खुकुरीको धारा खायो आज असफलले जीवनबाट हारा खायो आज हावामा उडी जाँदा मनका इच्छा आकाङ्क्षा हावामा उडी जाँदा मनका इच्छा आकाङ्क्षा फोहोरमा मौला हुने धारा खायो आज असफलले जीवनबाट हारा खायो आज सिसासरी भाग्य फुटी दैवले खुसी लुट्दा सिसासरी भाग्य फुटी दैवले खुसी लुट्दा जलेको मन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 छु रेडियो दुर्वतारा सामुदायिक एफएम उनानब्बे थोप्लो आठ मेगा दैलेखबाट प्रसारण हुने नियमित कार्यक्रमहरू सुन्दै गर्नुहोला आउँदा जाँदा लाउला पिरती